नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा प्राविधिक कक्षमा हुनुहुन्छ राज र मस्त बाइकी लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कार व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम लोकझङ्कार व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म उपस्थित हुन्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच कार्यक्रम लोकझङ्कारकै व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको यो सोमबारे व्यवसायमा भने भर्खरै बजारमा आएका लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ कार्यक्रमको सुरुवातमा एउटा मिठो लोकदोरी भाका जोड्न चाहन्छु पूर्णकला विषी अनि कुलेन्द्र विश्वकर्माको सुमधुर आवाजमा सजिएको लोकदोरी भाका मेरो आधा जिन्दगी पलमा देख्ने मान भेट्ने मान यस्ता रहर कति छन् कति छन् मेरो आधा जिन्दगी यसरी गयो खान पाछु लाउन पाछु दुःख सुख त्यस्तै हो तर तिम्रो अभाव सधैँ खड्किरह कति छन् कति छन् मेरो बाधा जिन्दगी यसरी खाना पाछु लाउन पाछु दुःख सुख त्यस्तै हो तर तिम्रो अभाव सधैँ खड्किरह्यो खाना पाछु लाउन छु दुःख सुख त्यस्तै हो तर तिम्रो अभाव सधैँ खड्केर सादा जिन्दगी यसरी नै गयो खान पासु लाउन पासु निकै नै मर्मेश्वरसी लुकदोरी भाका थियो पूर्णकला विषी अनि कुलेन्द्र विश्वकर्माको सुमधुर आवाजको यो लुकदोरी भाकालाई कार्यक्रमको पहिलो स्थानमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसायमा तपाईँले नै रुचाउनु रुचाउनुभएका तपाईँले नै मन पराउनु भएका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ कोही मित्रहरू भर्खर खाना खाना लाग्दै हुनुहुन्छ होला कोही खाना खाएर कार्यक्रम सुनिराख्नु भएको छ होला जहाँ हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ तपाईँले कार्यक्रम लोकझङ्कारको बसाइमा हुनुहुन्छ मिठा मिठा लोकदोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि आनन्द दिने कोसिस हामी गरिराखेका छौँ ढिला नगरिकन फेरि पनि यो क्रमलाई अगाडि बढाउन चाहन्छु एउटा मिठो लोकदोरी भाकाबाट निकै नै बजार तताइराखेको छ यो यो लोकदोरी भाकाले प्रकाश कटुवाल अनि सम्झना लामी छाने मगरको सुमधुर आवाज रहेको छ यो भाकामा यो रक्सीको गन्ध जति खायो झन् मिठो भन्ने निकै नै रमाइलो लोकदोरी भाका छ यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छ कार्यक्रम लोकझङ्कारको बसाइ छोडेर कतै नजानुहोला नै बेग्लै छ दुध घिउ खानु भन्दा नराम्रो बनाउने मलाई भने खाउ खाउ झै बनाउने यो रक्सीको गन्ध जति खायो झन् मिठो यो रक्सीको गन्ध रक्सी खाएको मजा नै बेग्लै छ दुध घिउ खानु भन्दा जति खायो झन् मिठो यो बाटो अझ नै बेलमै छ हुँदै हुनुहुन्छ सबैका लागि सधैँका लागि टोरी अडपट एक सय चार थोप्रो पाँच नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक पाली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगा खोकी लागिरहने नाक बन्द हुने नाकमा मासु पलाउने पुरानो भन्दा पुरानो पिनास माइग्रेन टाउको दुख रहने सिल्का हान्ने घाँटी दुख्ने स्वर बस्ने दोहोरी रहने टन्सिलाइटिस रिङ्गटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द बाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त अपाची आरटीआर 160 सीसी साथमा स्टार सिटी 110 सीसी र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ चोक टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी शत प्रतिशत ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार जाडक्सी खान छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउने easy slim tea eight diet Lipro Metaslim चार इन्चसम्म उचाइ बढाउने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 सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढूंगे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र किन हो मामा हेरेको हेरै हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर एना विश्वनाथ करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी यो हो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज यो एकैछिनको विश्रामपछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम लोकझङ्कारको आजको व्यवसायमा भने तपाईँले नै मन पराउनु भएका तपाईँले नै रुचाउनु भएका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि आनन्द दिने कोसिस गरिराखेका छौँ कार्यक्रम लोकझङ्कारको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बिहान दस बजेको अर्पण खबर खबरपछि करिब करिब एघार बजीसम्म उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच हजमा कार्यक्रम लोकझङ्कार व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग पनि कुराकानी गर्छौँ र आजको यो व्यवसायमा मिठा मिठा लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ अब क्रममा एउटा मिठो लोकदोरी भाकालाई जोड्न चाहन्छु रामजी खान अनि जानकी तारमी मगरको तरुनी मैले कसो गरुनी अब क्रममा तपाईँको लागि गोठमा बस्ने भोटिनी हजुर तराईमा बस्ने थारुनी भोटमा बस्ने भोटिनी तराईमा बस्ने थारुनी पावरवाला चस्माले हेर्दा सबै देख्छु तरुनी मैले कसो गरौँ सबै देख्छु तरुनी मैले कसो गरौँ सबै देख्छु तरुनी मैले कसो गरौँ तरुनी तरुनी मैले कसो गरौँ सबै देख्छु तरुनी मैले कसो गरौँ सुर्खेतमा बुलबुले ताल हजुर कास्कीमा फेवा ताल सुर्खेतमा बुलबुले ताल कास्कीमा फेवा ताल तिमी एक्लै म पनि एक्लै माया जा लम लम माया साला गासम माया जाला लम लम माया साला यही रामजी खाँड अनि जानकी तारुमी मगरको सुमधुर आवाजमा सजिएको लोकदोरी भाकालाई हामीले कार्यक्रम लोकझङ्कारको व्यवसायमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्कारको व्यवसायमा यिनै मिठा मिठा लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिँदा दिँदै आजको कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ यति दिनसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W dot radio Arpan com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायलाई सुनेर साथ साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद रेतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजप्रति विशेष विशेष आभारी छु भन्दै तपाईँकै लोकसङ्गीतको सहायत्री म दिवस मगर पनि छैन केही गुनासो कुलेन्द्र विश्वकर्मा अनि देवी घरतीको सुमधुर आवाजमा सजिएको लोकदोरी भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै आजको कार्यक्रमबाट बिदा हुन्छु नमस्कार यो आँसु आँखैमा बसेको तिमीलाई आफ्नो सम्झेर खसेको छैन छैन ती गुनासो एउटा आँखा बेचेर तिमीलाई खुसी किनौला अर्को आँखाले हेरौँला तिम्रै उठको हाँसो आँखैमा बसेको तिमीलाई आफ्नो सम्झेर खसेको छैन छैन के गुनासो एउटा आँखा बेचेर तिमीलाई खुसी किनौला आँखाले हेरौँला तिम्रै ओठको हाँसो एउटा आँखा बेचेर तिमीलाई खुसी किनौला अर्को आँखाले हेरौँला तिम्रै ओठको हाँसो आजको दर्पण